साँझमा पनि रातमा पनि साँझमा पनि रातमा पनि सम्झन्छु तिमीलाई दिनमा पनि दिनमा पनि खुसीमा पनि दुखीमा पनि खुसीमा पनि दुःखीमा पनि याद आउँछ किन तिम्रो मायालु बने नजरको चोटले त्यो उठले नजरको चोटले त्यो उठले मुस्कानको मिठो माया पठाइदियो नजरको चोटले त्यो उठले नजरको चोटले त्यो उठले मुस्कानको मिठो माया पठाइदियो मधुरो साँझमा त्यो भिडको माझमा मधुरो साँझमा त्यो भिडको माझमा मन जस्तै तिमी पग्ल देखियो साँझमा पनि रातमा पनि साँझमा पनि रातमा पनि सम्झन्छु तिमीलाई दिनमा पनि दिनमा पनि तिम्रो मुहार झै लाग्छ जुन देख्दा तिम्रो मुहार झै लाग्छ अधरमा किन कृष्ण छै जान्छ जुन देख्दा तिम्रो मुहार झै लाग्छ जुन देख्दा तिम्रो मुहार झै लाग्छ अधरमा किन कृष्ण झै जान्छ थाहा छैन मलाई को हुने तिमी थाहा छैन मलाई को हुने तिमी छातीको छेउमा प्रित बल्झाइ भाग्ने साँझमा पनि रातमा पनि साँझमा पनि रातमा पनि सम्झन्छु तिमीलाई दिनमा पनि दिनमा पनि खुसीमा पनि दुखीमा पनि खुसीमा पनि दुःखीमा पनि याद आउँछ किन तिम्रो मायालु